हाम्रो घर हजुर गएदेखि साँझ परेसी लाग्छ डर हजुर गएदेखि मुटु पारी धुजा धुजा एक्लै भई यता पूजा निष्ठुरी मेरा माथवर हजुर गएदेखि नतिजा आफैतिर पारेर गई मनदेखि मनसम्म गजलका माध्यमबाट हजुरहरूको मनलाई स्पर्श गर्ने विशुद्ध गजलको कार्यक्रम गजल पुञ्ज सुन्न नभुल्नुहोला मात्रै तपाईँको भाइ छोरो साथी एसपी माधुवरको साथमा हरेक हप्ताको बुधबार राति बिबिसी नेपाली सेवापछि करिब दस बजेसम्म कार्यक्रम गजल पुञ्ज गजल पुञ्ज गजल पुञ्ज नहुँदा तिमी मेरो साथमा अक्सर भइदिन्छ नहुँदा तिमी मेरो साथमा अक्सर भइदिन्छ फुल पनि त मेरा लागि पत्थर भइदिन्छ नहुँदा तिमी मेरो साथमा अक्सर भइदिन्छ फुल पनि त मेरा लागि पत्थर भइदिन्छ प्रिय तिमी दिलबाट टाढा जाँदै नजाऊ प्रिय तिमी दिलबाट टाढा जाँदै नजाऊ गए हरा भरा जिन्दगी बगर भइदिन्छ फुल पानी त मेरा लागि पत्थर भइदिन्छ यो पत्थर पनि बडो अजिबको छ यार यो पत्थर पनि बडो अजिबको छ यार मन्दिरभित्र पस्छ अनि ईश्वर भइदिन्छ फुल पनि त मेरा लागि पत्थर भइदिन्छ अरे ऊ समय हो सधैँ एकनाश रहँदैन अरे ऊ समय हो एकनाश रहँदैन बुद्ध भइदिन्छ कहिले हिटलर भइदिन्छ फुल पनि त मेरा लागि पत्थर भइदिन्छ चोट दिने आफन्तहरू यति बुझिराख्नुहोस् चोट दिने आफन्तहरू यति बुझिराख्नुहोस् पिटेपछि घनले फलाम खन्जर भइदिन्छ नहुँदा तिमी मेरो साथमा अक्सर भइदिन्छ फुल पनि त मेरा लागि पत्थर भइदिन्छ फुल पनि त मेरा लागि पत्थर भइदिन्छ तरल तेजको यही गजल सँगसँगै नमस्कार साथै गजलीय विवादन कार्यक्रम गजलपुञ्जको पर्खाइमा बस्नुभएका सम्पूर्ण सम्पूर्ण गजल मनहरूमा आजको यो नूतन असियौँ श्रृङ्खलामा हार्दिक स्वागत गर्दछौँ तपाईँहरूलाई आराम रही आरामताको कामना गर्दै मुटु भारी देशको माया बोकेर गजल पुन्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर र विभिन्न अनलाइन रेडियोमा यतिखेर प्राविधिकमा बस्नुभएका प्राविधिक मित्रहरूको साथमा उपस्थित भएका छौँ सामाजिक सञ्जाल Facebook page W W W dot Facebook dot com slash जिएजेडिएल पियुएनजेए रेडियो कार्यक्रम गजलपुञ्जको उत्पादनमा रहेको कार्यक्रम गजलपुञ्ज तपाईँले इन्टरनेटका माध्यमबाट हाम्रो पात्रोमा गएर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत विश्वभरि सुन्दै हुनुहुन्छ हामी कार्यक्रम गजल गजलपुञ्जमा अनुजदेखि अग्रजसम्मका स्रष्टाहरूको गजल वाचन गर्छौँ भने बिचबिचमा साङ्गीतिक गजल सिली राखेर रा, हजुरहरूको मनलाई भरपूर पुलकित गराउने हर प्रयास गरिरहेका हुन्छौँ नेपाली गजल विकास र उत्थानको निम्ति रेडियो कार्यक्रम गजल गजलफुन्ज एउटा कोसी ढुङ्गा साबित हुनेछ भन्ने उद्देश्य हाम्रो रहेको छ मनभरि तपाईँहरूकै माया सम्झना सँगाल्दै आजको यो श्रृङ्खलामा पनि उपस्थित भएका छौँ तपाईँहरूको सामु कार्यक्रम गजल गजलपुञ्ज लिएर हामी कार्यक्रम गजलपुञ्जमा कहिले सामाजिक सञ्जालमा प्राप्त भएका गजलहरू वाचन गर्छौँ भने कहिले मेलमा प्राप्त भएका गजलहरू वाचन गर्छौँ त कहिले हामी कुनै स्रष्टासँग भलाखुसारी गर्ने गर्छौँ त कहिले हामी तपाईँहरूले पठन भएका स्रष्टा विशेषका लागि प्राप्त भएका गजलहरू वाचन गर्ने गर्दछौँ धेरैभन्दा धेरै मित्रहरूका गजलहरू हामीलाई प्राप्त भएका छन् धेरैभन्दा धेरै मित्रहरूले हामीलाई सधैँ सोध्नुहुन्छ मेरो पालो कहिले आउँछ भनेर सबै सबै मित्रहरूको लागि एउटै जवाब कृपया प्रतीक्षा गर्नुहोला प्रतीक्षाको फल मिठो हुन्छ धेरैभन्दा धेरै मित्रहरूले हामीलाई गजल पठाउनु भएको छ स्रष्टा विशेषका लागि पालो आउन समय लाग्न सक्छ कृपया नातिनुहोला आजको बसैमा हामीले वाचन गर्ने गजलहरू असारको पहिलो सातासम्ममा अर्थात् जुनको बिस बाइससम्ममा प्राप्त भएका गजलहरू आजको बसैमा हामीले वाचन गर्नेछौँ आज पनि हामीले एकजना स्रष्टाका गजलहरू लिएर उपस्थित भएका छौँ आजको स्रष्टा को हुनुहुन्छ यहाँहरूले अनुमान गर्दै गर्नुहोस् त्यसपूर्व आजको गजल पुञ्जको दैलो भर्न चाहन्छु यो साङ्गीतिक गजलबाट दिनेश गौतमको स्वर र सङ्गीतमा भोलि के कस्तो पो होला थाहा छैन होला नहोला यो चोला थाहा छैन यही साङ्गीतिक गजलबाट आजको गजलपुञ्जको दैलो गर्न चाहन्छु होली मेरो खुसीमा रमाउँदैछ आदरणीय गजल मनहरू भोलि के कस्तो पो होला थाहा छैन होला नहोला यो चोला थाहा छैन दिनेश गौतमको सुमधुर स्वरमा यो साङ्गीतिक गजल हामीले व्यवसायमा हजुरहरूको निम्ति पेस गऱ्यौँ तपाईँले भर्खर मात्र रेडियो सुन्दै हुनुहुन्छ भने यो हो रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत हामीलाई विश्वभर सुन्दै हुनुहुन्छ र तपाईँले यो श्रृङ्खला यतिखेर सुन्न छुट्नु भएको छ भने केही क्षणपछि हामीले हाम्रो युट्युब च्यानल राप्ती आवाजमा आजको यो श्रृङ्खला राख्नेछौँ त्यहाँबाट पनि तपाईँले आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ कार्यक्रम सम्बन्धी यो सानो जानकारीपछि आजको स्रष्टा विशेषमा को हुनुहुन्छ त यहाँहरूले अनुमान गरिसक्नु भएको होला नगर्नु भएको भए आजको बसेमा हामीसँग तरल तेज हुनुहुन्छ गएको साता म दाङमा थिएँ भने आजको बसेमा म डडेलधुरामा छु र आज डडेलधुराका मित्र तरल तेजका गजलहरू वाचन गरिरहेको छु परशुराम नगरपालिका वार्ड नम्बर छ सिमलखेत डडेलधुराका मित्र तरल तेज दुई हजार त्रिपन्न साल चार महिना चार गते पिता बहादुर बोहरा र माता देवा देवी बोहराको कोखबाट जन्मनु भएको थियो आजको बसाइमा हामीले यिनै स्रष्टा तरल तेजका गजलहरू वाचन गर्नेछौँ आउनुहोस् यो बसाइमा तरल तेजको पहिलो गजल स्वरूप यो गजलमा मेरो आवाज स्पर्श गर्न चाहन्छु यसरी भित्ताहरूमा सूचना टाँसिएको छ लेखिएको छ शरीर बिक्रीमा राखिएको छ यसरी भित्तहरूमा सूचना टाँसिएको छ लेखिएको छ शरीर बिक्रीमा राखिएको छ खाडीबाट युवा बाकसमा आउँदा आउँदै पनि खाडीबाट युवा बाकसमा आउँदा आउँदै पनि फेरि उड्ने तयारीमा छ जहाज भरिएको छ लेखिएको छ शरीर बिक्रीमा राखिएको छ सोच्दैछु भोकको पेट अब मैले कसरी भरू सोच्दैछु भोकको पेट अब मैले कसरी भरुँ हेऱ्यो थालभरि अभाव मात्र झल्किएको छ लेखिएको छ शरीर बिक्रीमा राखिएको छ यता सरकार निधाइसकेछ मस्त निद्रामा यता सरकार निधाइसकेछ मस्त निद्रामा उता भने शत्रुबाट सिमाना मिचिएको छ लेखिएको छ शरीर बिक्रीमा राखिएको छ यदि भेट्यौ भने कहीँ कतै मेरी उनीलाई यदि भेट्यौ भने कहीँ कतै मेरी उनीलाई सुनाइदिनु तरलले खुब सम्झिएको छ सुनाइदिनु तरलले खुब सम्झिएको छ यसरी भित्ताहरूमा सूचना टाँसिएको छ लेखिएको छ शरीर बिक्रीमा राखिएको छ लेखिएको छ शरीर बिक्रीमा राखिएको छ आदरणीय गजल मनहरू यो वसैमा हामीले वाचन गऱ्यौँ तरल तेजको यो मिठो गजल यसरी भित्ताहरूमा सूचना टाँसिएको छ लेखिएको छ शरीर बिक्रीमा राखिएको छ अत्यन्तै मिठा गजलहरू लेख्नुहुन्छ तरल तेजले यो वसाइमा म पुनः तरल तेजको यो दोस्रो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु सोच्दैनन् जीवन दिएका हुन् कुवाहरूले आफूलाई महान सम्झिन्छन् भ्यागुताहरूले सोच्दैनन् जीवन दिएका हुन् कुवाहरूले आफूलाई महान सम्झिन्छन् भ्यागुताहरूले कठोर बनिँदैन मन पत्थर झै बनिँदैन कठोर बनिँदैन मन पत्थर झै बनिँदैन भन्दै बिन्ती गरिरहेछन् यी आँखाहरूले आफूलाई महान सम्झिन्छन् भ्यागुताहरूले ए विज्ञान मलाई एकचोटि हिटलर भन्नु छ ए विज्ञान मलाई एकचोटि हिटलर भन्नु छ बनाउन सक्छन् सक्दैनन् तेरा प्रक्रियाहरूले आफूलाई महान सम्झिन्छन् भ्यागुताहरूले यी सङ्कटहरूले शिर दबाइरहेछन् यी सङ्कटहरूले शिर दबाइरहेछन् मेरा बा धरती दबाइरहेछन् पैतालाहरूले आफूलाई महान सम्झिन्छन् यी भ्यागुताहरूले बोलाइरहन्छन् सधैँ सपनीमा बोलाइरहन्छन् बोलाइरहन्छन् सधैँ सपनीमा बोलाइरहन्छन् आमा मसान घाटबाट मलाई मुर्दाहरूले सोच्दैनन् जीवन दिएका हुन् कुवाहरूले आफूलाई महान सम्झिन्छन् भ्यागुताहरूले आफूलाई महान सम्झिन्छन् भ्यागुताहरूले अह आदरणीय गजल मनहरू सोच्दैनन् जीवन दिएका हुन् कुवाहरूले आफूलाई महान सम्झिन्छन् भ्यागोताहरूले लाक्षणिक शब्दहरू प्रयोग गर्नुहुन्छ आफ्ना गजलका शेरहरूमा बिम्बात्मक हुन्छन् तरल तेजका गजलहरू आज हामीले यस्तै यस्तै पाउनेछौँ उहाँका गजलहरूमा अत्यन्तै मिठा मानव जीवनमा चसक्क भिज्ने खालका मन मुटु नै छुने खालका गजलहरू लेख्नुहुन्छ तरल तेजले हाल भने भारतको बेङ्गलोरमा हुनुहुन्छ परशुराम नगरपालिका वार्ड नम्बर छ सिमलखेत डडेलधुराका मित्र तरल तेज आजको हाम्रो स्रष्टा विशेषका स्रष्टा हुनुहुन्छ यो बसैमा म पुनः आजको स्रष्टा तरल तेजको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु जब मेरा पैतला कटघरामा उभिए जब मेरा पैतला कटघरामा उभिए सपनाहरू सारा कटघरामा उभिए जब मेरा पैतला कटघरामा उभिए सपनाहरू सारा कटघरामा उभिए यहाँ देश बेच्नेहरू देश हाँकिरहेछन् यहाँ देश बेच्नेहरू देश हाँकिरहेछन् श्रम बेचेर मेरा बा कटघरामा उभिए सपनाहरू सहारा कटघरामा उभिए सुनवाई के होला अनुमान लगाउनुहोस् सुनवाई के होला अनुमान लगाउनुहोस् गरिब सामु ठुला बडा कटघरामा उभिए सपनाहरू सारा कटघरामा उभिए त्यसपछि सारा बस्ती सडक उत्रिनेछ त्यसपछि सारा बस्ती सडक उत्रिनेछ बिना कसुर अन्नदाता कडघरामा उभिए सपनाहरू सारा कडघरामा उभिए भविष्य के होला त्यो अवोध बालकको भविष्य के होला त्यो अबोध बालकको उता उसका बामा कटघरामा उभिए उता उसका बाआमा कटघरामा उभिए जब मेरा पैताला कटघरामा उभिए सपनाहरू सारा कटघरामा उभिए सपनाहरू सारा कटघरामा उभिए अह आदरणीय गजल मनहरू जब मेरा पैताला काठघरामा उभिए सपनाहरू सारा काठघरामा उभिए मैले अघि नै जानकारी गराइसकेको छु बिम्बात्मक प्रयोग गर्नुहुन्छ भनेर र तिनै बिम्बहरू आजको वसैमा हामीले तरल तेजका गजलहरूमा पाउनेछौँ यो वसैमा हामी एउटा साङ्गीतिक गजल श्रवण गर्छौँ क्यारा पार्तक्ष गायन गरिएको साङ्गीतिक गजल हो यो रूपक वनवासीको शब्द राज सिग्दलको स्वर र सङ्गीतमा छौँ आज हामी दुवै प्यासै प्यासले भरिएको बगैँचा भेटियो झन् नरम घाँसले भेटिएको यही साङ्गीतिक गजल हजुरहरूको निम्ति पेस गर्न चाहन्छु चढेको छ तिमीमा हो जवानीको लालीमा यस्तो चढेको छ तिमीमा जस्तो भिर बैशाखमा जस्तो भिर बैशाखमा जस्तो भिर बैशाखमा पुरा आँसुले भरिएको बगैँचा भेटियो झन् नरम घाँसले भरिएको बगैँचा पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा तपाईँले भर्खर मात्र रेडियो सुन्दै हुनुहुन्छ भने यो हो रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत हामीलाई विश्वभर सुन्दै हुनुहुन्छ तपाईँले हामीलाई यतिखेर श्रवण गर्न छुट्याउनु भयो भने केही क्षेत्रपछि हामीले हाम्रो युट्युब च्यानल राप्ती आवाजमा आजको यो श्रृङ्खला राख्नेछौँ त्यहाँबाट पनि तपाईँले आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ आज हामी स्रष्टा विशेषमा रहेर तरल तेजका गजलहरू वाचन गरिरहेका छौँ परशुराम नगरपालिका वार्ड नम्बर छ खेत डडेलधुराका मित्र हुनुहुन्छ हाल उहाँ बेङ्गलोर भारतमा हुनुहुन्छ यो बसाइमा म तरल तेजको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु झुन्ड्याएर कोठामा राखेको छु मैले सम्झनामा बामा राखेको छु मैले र त म आँसुबाट टाढा भाग्ने गर्छु र त म आँसुबाट टाढा भाग्ने गर्छु मेरो देश आँखामा राखेको छु मैले सम्झनामा बामा राखेको छु मैले गर्नु छ सफर मुसाफिर भनेर गर्नु छ सफर मुसाफिर भनेर जिन्दगी पैतलामा राखेको छु मैले सम्झनामा बामा राखेको छु मैले आऊ एकैछिन प्रहार गरेर जाऊ आऊ एकैछिन प्रहार गरेर जाऊ यो मुटु अचानामा राखेको छु मैले ए सरकार मर्यो भने सहिद मान्दिनु ए सरकार मर्यो भने सहिद मान्दिनु मेरो छोरा सिमानामा राखेको छु मैले सम्झनामा बामा राखेको छु मैले सम्झनामा बामा राखेको छु मैले आदरणीय गजल मनहरू झुन्ड्याएर कोठामा राखिएको छु मैले सम्झनामा बा आमा राखेको छु मैले अत्यन्तै समसामयिक अनि हाम्रै समाजका वरिपरि घट्ने घटनाहरूलाई टपक्क टिपेर यहाँले आफ्ना गजलका शेरहरूमा उन्ने गर्नुहुन्छ आज हामी स्रष्टा विशेषमा रहेर तरल तेजका गजलहरू वाचन गरिरहेका छौँ उहाँका केही प्रकाशित कृतिहरू पनि बजारमा आइसकेका छन् उहाँको संयुक्त मुक्तक सङ्ग्रह प्रारम्भ बजारमा आइसकेको छ भने संयुक्त गजल सङ्ग्रह गजल चौतारी पनि बजारमा आइसकेको छ पत्र पत्रिका पढ्न रुचाउनुहुन्छ आजका हाम्रा स्रष्टा र साहित्य सिर्जना गर्न अत्यन्तै मन पराउनुहुन्छ यो बसाइमा म पुनः तरल तेजको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु बहुत पिर गर्नुहुन्छ आमाले घरबाट जिन्दगी बस उम्काइदिँदै बा शत्रुको नजरबाट जिन्दगी तिमीले मेरो फुल जस्तो जिन्दगी बगर बनायो तिमीले मेरो फुल जस्तो जिन्दगी बगर बनायौ मैले हरा भरा बनाएँ बगरबाट जिन्दगी बस उम्काइदिँदै बा शत्रुको नजरबाट जिन्दगी मैले गाउँमा मेरी आमालाई यही कुरा भनेको छु मैले गाउँमा मेरी आमालाई यही कुरा भनेको छु म बचाएर ल्याउने छु बाको सहरबाट जिन्दगी बस उम्काइदिँदै बा शत्रुको नजरबाट जिन्दगी सकिएन केही गरे पनि उम्काउन सकिएन सकिएन केही गरे पनि उम्काउन सकिएन अरे तिम्रा ती यादहरूको असरबाट जिन्दगी बस उम्काइदे दैव शत्रुको नजरबाट जिन्दगी जब मलाई यी मान्छेहरू मान्छे जस्ता लागेनन् जब मलाई यी मान्छेहरू मान्छे जस्ता लागेनन् त्यसपछि बुझ्न सुरु गरियो खच्चरबाट जिन्दगी बहुत पिर गर्नुहुन्छ आमाले घरबाट जिन्दगी बस उम्काइदिँदै भ शत्रुको नजरबाट जिन्दगी बस उम्काइदिँदै भ शत्रुको नजरबाट जिन्दगी अह आदरणीय गजल मनहरू यो विषयमा हामीले वाचन गऱ्यौँ तरल तेजको यो मिठो गजल अत्यन्तै मिठा गजलहरू कोर्नुहुन्छ आजका हाम्रा स्रष्टा तरल तेजले यहाँका गजलहरू श्रवण गरेर यहाँले भरपूर मनोरञ्जन लिनुभयो होला भन्ने मनभरि आशङ्गालेको पनि छु यो बसाइमा म पुनः तराल तेजको यो गजलमा मेरो आवाज स्पर्श गर्न चाहन्छु हिजो जानेहरूको हुलबाटै मलाई बिर्सिएर हिजो जानेहरूको मूलबाटै मलाई बिर्सिएर आएको छ कोही आज फेरि यतै फर्किएर हिजो जानेहरूको मूलबाटै मलाई बिर्सिएर आएको छ कोही आज फेरि यतै फर्किएर लाग्दछ जिन्दगी पर्खाइमा नै सकिन्छ जस्तो लाग्दछ जिन्दगी पर्खाइमा नै सकिन्छ जस्तो आज तिमीलाई पर्खिएर भोलि मृत्यु पर्खिएर आएको छ कोही आज फेरि यतै फर्किएर आमा हजुर भने बालाई सम्झी रोइबस्नुहुन्छ आमा हजुर भने बालाई सम्झी रोइबस्नुहुन्छ भन्नुहोस् किन फर्किनुहुन्न त बा हजुर सम्झिएर आएको छ कोही आज फेरि यतै फर्किएर देउता सम्झिएर सबैले पत्थर पुज्न थालेदेखि देउता सम्झेर सबैले पत्थर थाले थालेदेखि अरे पत्थर भएछौ यार तिमी पनि बदलिएर आएको छ कोही आज फेरि यतै फर्किएर ए सरकार म अहिले सिमानामा लडिरहेको छु ए सरकार म अहिले सिमानामा लडिरहेको छु रहन पाऊँ भोलि चोकमा शालिक भई हिजो जानेहरूको भुलबाटै मलाई बिर्सिएर आएको छ कोही आज यतै फर्किएर आएको छ कोही आज यतै फर्किएर अह आदरणीय गजल मनहरू हिजो जानेहरूले बिर्सिएर गयो र आज बाटो बिराएर फेरि फर्किएको छ यस्तै हो मित्र मान्छेहरूमा सम्बन्धहरूमा यस्तै हुन्छ मान्छेले बिर्सन्छु भन्छ तर बिर्सनै सक्दैन मित्र भुल्छु भन्छ भुल्नै सक्दैन मुखले ठिक्क पारेर जान्छ उसले भुल्ने भए फेरि फेरि पनि बाटोघाटोमा भेटघाट हुँदाखेरि परिचय गर्नुपर्छ चिन्जान गर्नुपर्ने हुन्छ तर सब जाना जान हुन्छन् मान्छे र फरक्क फर्किएर मान्छे बटारिएर हिँड्छन् होइन र तरल तेजी पक्कै पनि तरल तेजको यो मिठो गजल यो वसैमा हामीले वाचन गऱ्यौँ यो वसैमा हामी एउटा साङ्गीतिक गजल श्रवण गर्छौँ क्या र अघि श्रवण गर्दा गर्दै बाँकी राखिएको गजलांश रहेको छ वसैमा रूपक वनवासीको शब्दमा राज सिद्धलको स्वर सङ्गीतमा छौँ आज हामी दुवै प्यासै प्यासले भरिएको बगैँचा भेटियो झन् नरम घाँसले भरिएको बगैँचा भेटियो झन् नरम घाँसले भरिएको आउनुहोस् यो वसैमा यही साङ्गीतिक गजल श्रवण गरौँ आदरणीय गजल मनहरू यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा कार्यक्रम गजल पुञ्ज सामाजिक सञ्जालमा रेडियो कार्यक्रम गजल पुञ्ज भन्ने फेसबुक पेजको उत्पादनमा रहेको कार्यक्रम गजल पुञ्ज तपाईँले रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत एकैसाथ श्रवण गर्न सक्नुहुन्छ र तपाईँले यो श्रृङ्खला यतिखेर सुन्न छुट्नु भएको छ भने या तपाईँ फेरि पनि सुन्न चाहनुहुन्छ भने हामीले हाम्रो युट्युब च्यानल राप्ती आवाजमा केही क्षणपछि आजको यो श्रृङ्खला राख्नेछौँ त्यहाँबाट पनि तपाईँले आफूले चाहेको बेलामा सुन्न डाउनलोड गर्न लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न सक्नुहुन्छ आफ्ना साथीभाइहरूलाई सुनाउन सक्नुहुन्छ हामी कार्यक्रमको आखिरी आखिरीतिर आइपुगेका छौँ आजका हाम्रा स्रष्टा तरलतेजका गजलहरू वाचन गरिरहेका छौँ उहाँका केही गजलहरू अझै मेरो हातमा बाँकी नै छन् यो विषयमा म तरलतेजको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु अरे डाँडा पारी पीडित भएका छन् अरे डाँडा पारी पीडित भएका छन् यहाँ नारीबाटै नारी पीडित भएका छन् भन्छन् रुन छोडेदेखि नै त्यो आकाशले भन्छन् रुन छोडेदेखि नै त्यो आकाशले कुरु अनि भकारी पीडित भएका छन् यहाँ नारीबाटै नारी पीडित भएका छन् निदाई दिँदा चालक कर्तव्य बिर्सिएर निदाई दिँदा चालक कर्तव्य बिर्सिएर यहाँ कैयौँ सवारी पीडित भएका छन् यहाँ नारीबाटै नारी पीडित भएका छन् जब मोटर गाडी आए अनि भरिया हराए जब मोटर गाडी आए अनि भरिया हराए भरिया बिना चौतारी पीडित भएका छन् यहाँ नारीबाटै नारी पीडित भएका छन् एउटा सिटामोल समेत नपाउँदा अस्पतालहरूमा एउटा सिटामोल समेत नपाउँदा अस्पतालहरूमा हुम्ला झुम्लाका बिरामी पीडित भएका छन् अरे डाँडा वारिपारी पीडित भएका छन् यहाँ नारीबाटै नारी पीडित भएका छन् अह आदरणीय गजल मनहरू अरे डाँडा वारी पारी पीडित भएका छन् यहाँ नारीबाटै नारी पीडित भएका छन् पक्कै पनि वास्तविक शब्दहरू लेख्नुहुन्छ आफ्ना गजलका शेरहरूमा तरल तेजले र त आजको हाम्रो स्रष्टा विशेषमा उपस्थित हुनुभएको छ समाजमा थिचोमिचो गर्ने पुरुषले भन्दा महिलाले महिलालाई नै बढी थिचोमिचो गर्ने गर्दछ उहाँका मिठाभन्दा मिठा गजलहरू आजको बसेमा हामीले वाचन गऱ्यौँ हामीलाई सम्झनु भएकोमा हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा तरल तेजलाई तपाईँका गजलहरू तपाईँको साहित्यिक यात्रा निरक्षिन्न रहोस् मिठा मिठा गजलहरू अझ धेरै कोर्न सक्नुहोस् सबैका मन मुटुमा बस्न सक्ने सफल गजलकार बन्न सक्नुहोस् र हामीलाई र कार्यक्रमलाई सम्झनु भएकोमा हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु लौतादृणी गजल मनहरू यिनै भलाकुसारीहरू यिनै जानकारीहरू सँगसँगै अब भने हामी कार्यक्रमको आखिर आखिरतिर आइपुगेका छौँ तपाईँ पनि यसरी नै स्रष्टा विशेषमा रहेर आफ्ना गजलहरू वाचन गराउन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्नुपर्ने हुन्छ जसका लागि लागि हाम्रो ठेगाना रहेको छ सामाजिक सञ्जाल फेसबुकमा जानुहोस् र हामीलाई खोज्नुहोस् रेडियो कार्यक्रम गजल पुञ्ज भनेर जहाँ बयालिस सयभन्दा बढी मित्रहरूले लाइक गरेको एउटा पेज भेटाउनुहुनेछ त्यहाँ गएर तपाईँले लाइक गर्न सक्नुहुन्छ र हामीलाई म्यासेजमा आफ्ना गजलहरू पठाउन सक्नुहुन्छ जसका लागि तपाईँले आफ्ना नौवटा गजल र आफ्नो बारेमा पुरै जानकारी पठाउनु पर्ने हुन्छ यसरी पठाइएका गजलहरू प्राप्त भएको आधारमा क्रमिक क्रमिक रूपमा वाचन हुँदै जानेछन् र कार्यक्रमप्रति कुनै सल्लाह सुझाव भए यही ठेगानामा तपाईँले हामीलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ हामी कार्यक्रमको आखिरी आखिरीतिर आइपुगेका छौँ अब कार्यक्रमबाट बिदा हुनुपर्छ गजल पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर सुत्ने तयारीमा हुनुहुन्छ होला एकचोटि झ्याल ढोकाका चुकुल हेर्नुहोस् त कतै खोला पछन् कि झ्याल ढोकाको चुकुल बन्द गर्नुहोस् बिरामी हुनुहुन्छ कि औषधि खाना खान भयो कि औषधि खानुहोस् गर्मीको मौसम छ बर्सातको मौसम छ राति तिर्खा लाग्न सक्छ करुवामा पानी पनि राख्नुहोस् तपाईँको बाँकी पल सुखासँग बितोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् तपाईँको हात सधैँ सधैँ सृजनशीलकारतर्फ लम्किरहोस् अवशिष्ट समयमा जाँदा जाँदै आजका स्रष्टा विशेषका स्रष्टा तेजको यो गजल वाचन गर्दै बिदा हुन्छु यहाँ कोही ढुङ्गा कुटिरहेछन् गिटी बनाउन यहाँ कोही ढुङ्गा कुटिरहेछन् गिटी बनाउन म भने त्रिपाल खोजिरहेछु झुपडी बनाउन मसिना नपठाउ बरु कोरा कागजहरू पठाऊ मस्सी नपठाऊ बरु कोरा कागजहरू पठाऊ अरे मेरा आँखा सिपालु छन् मस्सी बनाउन म भने त्रिपाल खोजिरहेछु झोपडी बनाउन आऊ तिमी पनि मलाई त्यसै गरी साथ देऊ आऊ तिमी पनि मलाई त्यसै गरी साथ देऊ जसरी खोला दिन्छ खोलालाई साथ नदी बनाउन म भने त्रिपाल खोजिरहेछु झुपडी बनाउन आज तिमी अनि हामी मिलेर देश बनाउनु पर्छ आज तिमी अनि हामी मिलेर देश बनाउनु पर्छ जन्मिने छन् कुशल छोरा भोलि पनि बनाउन म भने त्रिपाल खोजिरहेछु झुपडी बनाउन म आफैले आफैलाई यसकारण असफल सम्झिन्छु म आफैले आफैलाई यसकारण सफल सम्झिन्छु किनकि सकिनँ मैले सोचे जस्तो जिन्दगी बनाउन किनकि सकिनँ मैले सोचे जस्तो जिन्दगी बनाउन यहाँ कोही ढुङ्गा कुटिरहेछन् गिट्टी बनाउन म भने त्रिपाल खोजिरहेछु झुपडी बनाउन म भने त्रिपाल खोजिरहेछु झुपडी बनाउन नमस्कार जय गजल जय साहित्य शुभरात्रि शुभ सपनी शुभ निधरी